माटो नभा ठाउँमा नि फुल फुलाउँछ साहित्यले दुःख कष्ट पीर मर्का भुलाउँछ साहित्यले सम्पूर्ण साहित्यिक स्रष्टा र सर्जकहरूको एउटै जात्रा हरेक बुधबार राति कार्यक्रम साहित्यिक यात्रा सुन्न नभुल्नुहोला हरेक बुधबार राति बिबिसी नेपाली सेवा पछि कार्यक्रम साहित्यिक यात्रा पनि कति दिन दिन्छस् सधैँभरि दुःख पनि कति दिन दिन्छस् सधैँभरि भन्त दैव के को बदला लिन्छस् सधैँभरि दुःख पनि कति दिन दिन्छस् सधैँभरि भाग्य या दैवको खेला यस्तो मलाई मात्र दुःख पनि कति दिन दिन्छस् सधैँभरि भन त दैव के को बदला लिन्छस् सधैँभरि भाग्य या दैवको खेला यस्तो मलाई मात्र सपनाका ती डोरीहरू छिन्छस् सधैँभरि दुःख पनि कति दिन दिन्छस् सधैँभरि भन त दैव के को बदला लिन्छस् सधैँभरि नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको प्रतीक्षामा बस्नुभएका तमाम साहित्यिक स्रष्टा अनि सर्जकहरूमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्राको शुरूआत गरेको थिए दिपा मरासिनी गुल्मी तमघासका स्रष्टाको यो मुक्तक सँगै कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यका विविध क्षेत्रहरूमा भलाकुसारी गर्ने यो बसाई यो हो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा प्रत्येक साताको बुधबार सभा नौ बजेदेखि करिब करिब दस बजेसम्म तपाईँलाई यो यात्रामा समाहित गर्ने गर्दछौं आजको बसाईमा पनि एकैसाथ जुटिसकेका छौं प्रविधि कक्षबाट सघाइराख्नु भएको छ सहकर्मी साथी केशव पन्थी सगै सञ्जय बन्जारी हुनुहुन्छ भने आवाजमा म बसन्त श्रेष्ठ हामी कार्यक्रम साहित्यिक यात्रामा पछिल्ला दिनहरूमा केवल तपाईँका साहित्यिक रचनाहरू सुन्दैनौ मात्र हामी उचित साहित्यिक रचनालाई पुरस्कारको समेत व्यवस्था गरेका छौँ जसको लागि प्रमाणपत्र एवं पुरस्कार सौजन्य गर्ने संस्थाहरू रहेका छन् Intel computer and training centre Sandhikharka Shanti Bagaicha सूर्योदय एफएमको तल्लो तलामा रहेको छ अर्घाखाँची जिल्लामा विगत दस वर्षदेखि आफ्नो सेवा सञ्चालन गर्दै आएको इन्टेल कम्प्युटर सेन्टरबाट तपाईँ हार्डवेयर सफ्टवेयर ट्रेनिङ बेसिक तथा एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरू सिक्न सक्नुहुन्छ यद्यपि डिप्लोमा कोर्सको व्यवस्था रहेको छ जसका प्रोप्राइटर हुनुहुन्छ मनिष सिंह हुनुहुन्छ भने प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाली उहाँको सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार तिरहत्तर तेह्र पाँच सय तिन त्यस्तै प्रमाणपत्र एवं पुरस्कार सौजन्य गर्ने अर्को संस्था रहेको छ बन्जारे मोबाइल सेन्टर सन्धिखर कक्ष शान्ति बगैँचा सूर्योदय एफएमको तल्लो तलामा रहेको छ त्यहाँबाट तपाईँ हरेक प्रकारका मोबाइल सेटहरू पाउनुका साथै मोबाइल मर्मत गर्ने समेत सुविधा त्यहाँबाट उपलब्ध रहेको छ जसका प्रोप्राइटर हुनुहुन्छ सञ्जय बन्जारी हुनुहुन्छ उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी र अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस हामी कार्यक्रम साहित्यिक यात्रालाई अगाडि बढाउने क्रममा अघिल्लो हप्ता साहित्यिक यात्रामा सहभागी हुनुहुने स्रष्टाको साहित्यिक रचनालाई हामी प्रविधिमा आएको समस्याका कारण उहाँको आवाजलाई सुनाउन सकेका छैनौँ यद्यपि उहाँले सुनाउनु भएको रचना यस प्रकार रहेको छ फुल जस्तै अहिले एक दिन झर्ने रहेछ जिन्दगी फूल जस्तै अहिले एक दिन झर्ने रहेछ जिन्दगी सुख दुःख मिलन हुँदै टर्ने रहेछ जिन्दगी फुल जस्तै एक दिन अहिले झर्ने रहेछ जिन्दगी कसैको नक्कल नगर भन्छन् यहाँ सबैले कसैको नक्कल नगर भन्छन् यहाँ सबैले तर नचाहेर पनि समयसँगै सर्ने रहेछ जिन्दगी फुलसँगै अहिले एक दिन झर्ने रहेछ जिन्दगी सुख दुख मिलन हुँदै टर्ने रहेछ जिन्दगी धन्यवाद ज्ञापन गर्न चाहन्छु तारा सारू हुनुहुन्थ्यो प्युठानको स्रष्टा हुनुहुन्थ्यो प्युठान दाङबाङको स्रष्टा हुनुहुन्थ्यो तारा सारू हुनुहुन्थ्यो उहाँलाई हामी एक हप्ताभित्र हाम्रो स्टुडियोमा आफ्नो परिचय खुल्ने कागज पत्र सहित आउनुहोला अनि आफ्नो प्रमाणपत्र अनि पुरस्कार लिएर जानुहोला भन्न चाहन्छु हामी कार्यक्रम साहित्यिक यात्रामा केही समयको साङ्गीतिक आवाज सुनेछौँ तपाईँ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर आउँदै गर्नुहोस् मनदेखि हृदय स्पर्शी चोट लगाएपछि मनै मनदेखि हृदय स्पर्शी चोट लगाएपछि नहुँदा नहुँदै पनि खोट लगाएपछि हो पत्तो घुन्न साँच्ची कहाँ दुख्छ घाउ मनै मनदेखि हृदय स्पर्शी चोट लगाएपछि नहुँदा नहुँदै पनि खोट लगाएपछि हो साँच्ची पत्तो हुन्न कहाँ दुख्छ घाउ हृदयमा ऐली झर्ने बोट लगाएपछि मनैदेखि हृदय स्पर्शी चोट लगाएपछि सुनिसकेका छौँ साङ्गीतिक आवाज हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ कार्यक्रम साहित्यिक यात्रामा हामी तपाईँका साहित्यिक रचनाहरूलाई उछान गर्ने तर्खर गरिरहेका छौँ यति नै बेला कही मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार गुल्मीदेखि हेलो कहाँदेखि को बोल्नुभयो हजुर म अर्घाखाँची कविता आचार्य कविता आचार्य हजुर अर्घाखाँचीको दिही डाँडाबाट हजुर आराममा हुनुहुन्छ कविताजी हजुर ठिकै छ अनि के गर्दै हुनुहुन्छ यत्तिकै बस्दै यत्तिकै बस्दै हुनुहुन्छ बस्नुको अलावा के गर्नुहुन्छ नतिजाको पर्खाइमा हुनुहुन्छ तपाईँको नतिजा सफल होस् हामी यो शुभेच्छा प्रकट गर्न चाहन्छौ अनि कार्यक्रम साहित्यिक यात्राको बसाइमा के साहित्यिक रचना ल्याउनु भएको छ आफ्नो मुक्तकलाई ढिला नगरी सुरुवात गर्न सक्नुहुन्छ धन्यवाद यस्तो मान्छेको कहानी लेख्दैछु यस्तो मान्छेको कहानी लेख्दैछु आँसुले भरिएको बिहानी लेख्दैछु यस्तो मान्छेको कहानी लेख्दैछु आँसुले भरिएको बिहानी लेख्दैछु पुरा हुन त लाग्छ दुई चार वर्ष पुरा हुन त लाग्छ दुई चार वर्ष जिन्दगी अनि जिन्दगानी लेख्दैछु जिन्दगी अनि जिन्दगानी लेख्दैछु यस्तो मान्छेको कहानी लेख्दैछु हो त्यस्तै मान्छेको कहानी लेख्नुहोस् हो त्यस्तै मान्छेको कहानी लेख्नुहोस् तर आँसुले छाएको सपनी नदेख्नुहोस् हो त्यस्तै मान्छेको कहानी लेख्नुहोस् जहाँ तपाईँ अनि उसको पनि सहभागिता होस् हो त्यस्तै मान्छेको कहानी लेख्नुहोस् तर आँसुको चाहनी नलेख्नुहोस् जहाँ तपाईँ अनि उसको सहभागिता होस् सँगसँगै बात मार्ने बहानी लेख्नुहोस् हो त्यस्तै मान्छेको कहानी लेख्नुहोस् कविता आचार्य हुनुहुन्थ्यो अर्घाखाँचीको डिही डाँडाबाट हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना स्वरूप मुक्तक वाचन गरेर विदाई भइसक्नु भएको छ तपाईँ पनि यसरी नै उपस्थित हुन सक्नुहुन्छ अनि आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ पुनः अर्को मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो म अर्घाखाँचीको खाना सन्देश खनदहबाट सन्देश खनाल आराम हुनुहुन्छ सन्देशजी के गर्दै हुनुहुन्छ खनदहमा रहेर खन भन्नुभयो या त खनदह भन्नुभयो खनदह भन्नुभएको छ अनि कार्यक्रम साहित्यिक यात्रा कस्तो मान्नुहुन्छ अनि केही सुझाव सल्लाह अनि प्रतिक्रिया भइदिन सक्नुहुन्छ अनि के रचना ल्याउनु भएको छ के रचना ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि मैले गजल लिएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई मेरै पेटमा धरधरी रुन्छिन् मेरी आमा रुँदा रुँदै सिराने धुन्छिन् मेरी आमा मेरै पेटमा धरधरी रुन्छिन् मेरी आमा आजभोलि रात दिन प्रदेशी छोरो सम्झे फाटेको मन सम्हालेर धुन्छिन् मेरी आमा रुँदा रुँदै सिराने धुन्छिन् मेरी आमा साउकोरीले गाउँबाट ओठी बास लगाएपछि मेरै आफ्नो सपना दुन्छिन् मेरी आमा फाटेको मन सम्हालेर दुन्छिन् मेरी आमा दिनका दिन बिस्तारै गरिबीले च्यापेपछि घृण र तिरस्कारमा हुन्छन् मेरी आमा मेरै आफ्नो सपना दुन्छिन् मेरी आमा फाटेको मन सम्हालेर दुन्छिन् मेरी आमा रुँदा रुँदै सिराने दुन्छिन् मेरी आमा मेरै पिरमा धरधरे रुन्छन् मेरी आमा यति नै उही छोराको सम्झनाले रुवाउँछ आमालाई उही छोराको सम्झनाले रुवाउँछ आमालाई रुदा रुदै कल्पनाले सिरानी धुवाउँछ आमालाई उही छोराको कल सम्झनाले रुवाउँछ आमालाई जब काख च्यापेको अनि खेलाएको याद आउँछ जब काखी च्यापेको अनि खेलाएको याद आउँछ त्यससँगै यादहरू छुनछिन आमाले उही छोराको सम्झनाले रुवाउँछ आमालाई रुदा रुदै कल्पनाले आँसु धुवाउँछ आमालाई सन्देश खनाल हुनुहुन्थ्यो अर्घाखाँचीको खनदहबाट आफ्नो साहित्यिक रचना यहाँनिर वाचन गरेर विदाई भइसक्नु भएको छ म एउटा मुक्तक उत्थान गर्न चाहन्छु हामीलाई हाम्रो फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो हामी उहाँको रचनालाई अलिकति उठान गरौँ या त नगरौँ भन्ने दोधारमा पनि थियौँ तर पनि हामी उहाँको साहित्यिक रचनालाई यहाँनिर उठान गर्न चाहन्छौँ मुक्तक उठान गर्न चाहन्छु गरिए होला सुख शास्ति कमाइयो कि नाइ गरिए होला सुख शास्ति कमाइयो कि नाइ पाइए होला अवसर धेरै रमाइयो कि नाइ होलान् सन्तति पनि होलान् सन्तति पनि जोखिम त्यस्तै छिनछिनमा गरिए होला दुःख स्वास्थ्य कमाइयो कि नाइ पाइए होला अवसर धेरै रमाइयो कि नाइ होलान् सन्तान होलान् सन्तति पनि जोखिम उस्तै छिनछिनमा सोचौ जीवन बिमाको फाइल समाइयो कि नाइ गरिए होला दुःख स्वास्थ्य कमाइयो कि नाइ पाइए होला अवसर धेरै रमाइयो कि नाइ हामीलाई आफ्नो मुक्तक पोस्ट गर्नुभएको थियो माधव पौडेलले अर्घाखाँचीको चार हर्रेबाट सिद्धारा चार हर्रे अर्घाखाँचीबाट आफ्नो मुक्तक पोस्ट गर्नुभएको थियो अलिकति हामी दोधारमा पनि थियौँ तर पनि हामी साहित्यिक रचनालाई उठान गर्ने यो बसाई भएको हुँदा हामी उहाँको साहित्यिक रचनालाई स्थान दिएका थियौँ पुनः अर्को मित्र हुनुहुन्छ उहाँलाई पनि ढिला नगरी स्वागत गरिहालौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो म भारतको दीपक अधिकारी चञ्चल दीपक अधिकारी चञ्चल आराम हुनुहुन्छ एकदम पहिलो पटक सहभागिता जनाउनु भएको छ प्रत्यक्ष रूपमा हामी तपाईँका साहित्यिक रचनालाई कार्यक्रममा निरन्तर रूपमा वाचन गर्दै आएका छौँ आराम हुनुहुन्छ कुनै दिन फोन लाग्दैन कुनै दिन कार्यक्रम सकिसकेपछि फोन लाग्छ यस्तै यस्तै प्रतिक्रिया दिनुहुन्छ अनि आज चाहिँ के ल्याउनु भएको छ म गजल ल्याएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई आउँदैछु म परदेश यो माटोबाट आमा सिंह सन्धि खर्क बाटोबाट आमा आउँदैछु म परदेश यो माटोबाट आमा गाउँमै बस्छु कृषि गर्छु बाख्रा भैँसी पाल्छु गाउँमै बस्छु कृषि गर्छु बाख्रा भैँसी पाल्छु अरू कैको बन्दगीको काँटोबाट आमा सिंह सन्धि खर्क बाटोबाट आमा मिठो मिठो खोज्दिनँ म चाहे जस्तो सुखै होस् मिठो मिठो खोज्दिनँ म चाहे जस्तो सुकै होस् पेट भरौँला आफ्नै घरको आटोबाट आमा अरू कहीको बन्दैको काँटोबाट आमा हेर्दै हेर्दै आउँछु म आफ्नो जन्मभूमि यो हेर्दै हेर्दै आउँछु म आफ्नो जन्मभूमि यो पहाडदेखि तराईसम्म फाँटोबाट आमा पेट भरौँला आफ्नै घरको आटोबाट आमा लिन आउनु तलसम्म झोला अलि गरुङ्गो छ लिन आउनु तलसम्म झोला अलि गरुङ्गो छ अब दिन्थ्यो तल्लो त्यो बाटोबाट आमा पहाडदेखि तराईसम्म फाटोबाट आमा आउँदैछु म परदेशी हो माटोबाट आमा सन्धि सन्धिघरका बाटोबाट आमा हजुर हो परदेशी स्वदेश फर्के आउनु होला भन्छु हे परदेशी स्वदेश फर्की आउनु होला भन्छु हेर्न उही आमालाई धाउनु होला भन्छु हे परदेशी स्वदेश फर्की आउनु होला भन्छु सन्धि खर्क गरुसिँगे यात्रा उही हाम्रो हे परदेशी स्वदेश फर्की आउनु होला भन्छु घेर्न उही आमालाई धाउनु होला भन्छु सन्धि खर्क गरुसिँगे यात्रा उही हाम्रो गाउँ बस्ती सँगै प्रेत लाउनु होला भन्छु हे परदेशी स्वदेश फर्की आउनु होला भन्छु हेर्न उही आमालाई धाउनु होला भन्छु निकै नै टाढाबाट दीपक अधिकारी चञ्चल हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो नियमित स्रष्टा भन्नुपर्ने हुन्छ हाम्रो फेसबुक मार्फत आफ्ना साहित्यिक रचनाहरू निरन्तर रूपमा प्रेषण गर्ने गर्नुहुन्छ यद्यपि पोस्ट गर्नुहुन्छ हामी उहाँका साहित्यिक रचनाहरूलाई वाचन गर्ने गर्दछौँ वास्तवमै नेपालीहरू विदेश जानुपर्छ उहाँ ले पनि सोही कुरालाई समावेश गर्नुभएको थियो म अर्को रचना वाचन गर्नु पूर्व पुनः हाम्रो टेलिफोन सम्पर्कमा अर्को साहित्यिक स्रष्टा आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गर्न चाहन्छु हजुर नमस्कार हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार यो यात्रामा अलिकति असहजता पैदा भइसकेको छ यद्यपि भइदिएको छ पुनः सम्पर्कमा आइसक्नु भएको छ हजुर नमस्कार हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ म अर्को मुक्तक उठान गर्न चाहन्छु बगेपछि फर्किँदैन खोलीको आश नगर्नु बगेपछि फर्किँदैन खोलीको आश नगर्नु जे गर्नु छ आजै गर्नु भोलिको आश नगर्नु बगेपछि फर्किँदैन खोलीको आश नगर्नु यहाँ लिखितको यहाँ लिखित कुराको त मान्यता नहुँदो रहेछ बगेपछि फर्किँदैन खोलीको आशा नगर्नु जे गर्नु छ आजै गर्नु भोलिको आशा नगर्नु यहाँ लिखित कुराको त मान्यता नहुँदो रहेछ आफ्नै सम्झी भर परि बोलीको आशा नगर्नु बगेपछि फर्किँदैन खोलीको आशा नगर्नु जे गर्नु छ आजै गर्नु भोलिको आशा नगर्नु म मुक्तक वाचन गरेको थिएँ सुगम श्याम श्वेत जीसी मैदान पाँच अर्घाखाँची हाल चाहिँ बुटुवल रूपन्देहीबाट आफ्नो मुक्तक हाम्रो फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो म धन्यवाद दिन चाहन्छु सुगमजीलाई आगामी समयमा पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू प्रेषण गर्नुहोला भन्न चाहन्छु पुनः अर्को मित्र हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा हजुर नमस्कार हजुर नमस्कार पाल्पादेखि हजुर आरामै हुनुहुन्छ एकदम अनि हजुर हामी पनि आरामै छौँ नवीनाजी अनि के गर्दै हुनुहुन्छ यति बेला कार्यक्रम सुनिराख्नु भएको छ सुन्नुको अलावा चाहिँ के गर्नुहुन्छ घरायसी काम गर्नुहुन्छ दिन यसरी नै बिताउनु भएको छ अनि के साहित्यिक रचना ल्याउनु भएको छ गजल ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई कति पीडित नारी जीवन दुःख पाई पर्ने कति पीडित नारी जीवन दुःख पाई पर्ने मनमा हजार पीडा लुकाई देखापट्टि पर्ने बुहारीको नाम लिए हजार पीडा हुँदै बुहारीको नाम लिए हजार पीडा हुँदै मनभित्र पराईको नौलो माया पर्ने मनमा हजार पीडा लुकाई देखावटी हाँस्नुपर्ने रुँदै रुँदै छोडेको त्यो माइती घरको याद बोकी रुँदै रुँदै छोडेको त्यो माइती घरको याद बोकी बुवा आमा दाजुभाइको मनमा माया साँच्नु पर्ने मनभित्र पराईको नौलो माया गाँच्नु पर्ने मन काटी चाहनालाई मनभित्रै लुकाएर मन काटी चाहनालाई मनभित्रै लुकाएर घरभित्रको काममा सधैँ हामी नारी नाच्नुपर्ने मनमा हजार पीडा लुकाई देखाबटी पर्ने इज्जत अनि प्रतिष्ठाको डर मान्दै जीवनभरि इज्जत अनि प्रतिष्ठाको डर मान्दै जीवनभरि उब्जिएका रहरहरू मनभित्रै बाँच्नु पर्ने मनमा हजार पीडा लुकाई देखाबटी हाँस्नु पर्ने मनभित्र पराईको नौलो माया गाँच्नु पर्ने यति हो मनमा पीडा लुकाएर हाँस्नु पर्छ नारी मनमा पीडा लुकाएर हाँस्नु पर्छ नारी कैयौँ चोटलाई फुल जस्तै गाँस्नु पर्छ नारी मनमा पीडा लुकाएर हाँस्नु पर्छ नारी पराईको डोलीमा रुदै जानु पर्दा घर मनमा पीडा लुकाएर हाँस्नु पर्छ नारी कैयौँ चोटलाई फुल जस्तै गाँस्नु पर्छ नारी पराईको डोलीमा रुँदै जानुपर्छ आफ्ना रहरहरू मास्नु पर्छ नारी मनमा पीडा लुकाएर हाँस्नु पर्छ नारी कैयौँ चोटलाई फुल जस्तै गाँस्नु पर्छ नारी नवीना पौडेल हुनुहुन्थ्यो पाल्पाबाट आफ्नो साहित्यिक रचना वाचन गरेर विदाई भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू छान गर्न सक्नुहुनेछ पुनः अर्को मित्र हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा हजुर नमस्कार रात्रिकालीन अभिवादन सँगै साहित्यिक अभिवादन पनि को बोल्नुभयो अलिकति सुने जस्तो आवाज पनि महसुस भइसके भइरहेको छ तर आवाजमा अलिकति अस्पष्टता छ म छत्रगञ्जबाट मिस्टर अभागी गौतम अभागी गौतम आराम हुनुहुन्छ हजुर एकदम निकै लामो समयपछि हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ म अलि अस्वस्थ भएर चाहिँ काठमाडौँतिर गएको थिएँ त्यसैले गर्दा सम्पर्क आउन सकेको छुइनँ आज फेरि सम्पर्कमा जोडिएको छ अवश्य पनि हाम्रो नियमित स्रष्टा भन्नुपर्छ अनि के ल्याउनु भएको छ अब अभागीजी आजको बसाइमा मैले सानो गजलै लिएर आएको सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई हस् थ्याङ्क यू तिमीलाई छाडे गाउँ आए खुसी छाएन काली तिमीलाई छाडे गाउँ आए खुसी छाएन काली तिमीले बिर्स्यौ कि मनले शान्ति पाएन काली तिमीले बिर्स्यौ कि मनले शान्ति पाएन काली तिम्रै यादमा टोलाइ बसे कल्पनामा हराउँदै तिम्रै यादमा टोलाइ बसे कल्पनामा हराउँदै मधुर स्वरमा कोइलीले गीत गाएन काली मधुर स्वरमा कोइलीले गीत गाए नकाले नाचगान र पिङहरूमा सबैजना खुसी थिए नाचगान र पिङहरूमा सबैजना खुसी थिए पागल भए तिम्रो यादमा नाचगान राम्रो लाए नकाली पागल भए तिम्रो यादमा नाचगान राम्रो लाए नकाली निधारमा रातो टिका जमारा थिए कानभरि निधारमा रातो टिका जमारा थिए कानभरि तिमीलाई छाडी आएपछि मनमा दसैँ आएन काली तिमीलाई छाडी आएपछि मनमा दसैँ आएन काली तिमीलाई छाडी गाउँ आए खुसी छाएन काली तिमीलाई छाडी गाउँ आए खुसी छाएन काली तिमीले कतै बिर्स्यौ कि मनले शान्ति पाएन काली तिमीले कतै बिर्स्यौ कि मनले शान्ति पाएन काली यति नै कसैलाई सम्झेर गाउँ आउनु भए पुग्छ साँच्चै कसैलाई सम्झेर गाउँ आउनु भए पुग्छ उसैको मन मन्दिरभित्र छाउनु भए पुग्छ कसैलाई सम्झी गाउँ आउनु भए पुग्छ सहरबाट गाउँतिर उनलाई सम्झि आउँदाखेरि सहरबाट सम्झेर गाउँतिर आउँदाखेरि उहाँसँगै खोला नाला धाउनु भए पुग्छ कसैलाई सम्झेर गाउँ आउनु भए पुग्छ कसैको मन मन्दिरभित्र छाउनु भए पुग्छ हाम्रो सम्पर्कमा आउनु भएको थियो अभागी गौतम हुनुहुन्थ्यो अर्घाखचीको छत्रगञ्जबाट आफ्नो गजल प्रेममा श्रृङ्गारीको रूपमा लेख्नु भएको थियो हुनुहुन्थ्यो अभागी गौतम भन्दै हुनुहुन्थ्यो हाम्रो नियमित स्रष्टा पनि हुनुहुन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ यो यात्रामा तपाईँका साहित्यिक रचनाहरूलाई क्रमशः निरन्तरता दिइराखेका छौँ तपाईँका प्रत्यक्ष टेलिफोनहरूलाई उठाइराखेका छौँ त्यसैले त हामी कार्यक्रम साहित्यिक यात्रालाई सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाईको रूपमा हामी स्थापित गरिरहेका छौँ हाम्रो टेलिफोन सम्पर्कमा आउँदा अलिकति तपाईँले कार्यक्रमलाई मर्यादा यद्यपि कार्यक्रमको मर्यादालाई समेत पालन गर्ने उद्देश्यले आउनुहोला पुनः अर्को मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार सम्पर्कमा ल्याउने प्रयास गर्दै हुनुहुन्छ सहकर्मी साथी केशव पन्थी सँगै सञ्जय बन्जारे जुटिराख्नु भएको छ यो यात्रालाई अलिकति निरन्तरता दिइराख्नु भएको छ कुनै कुनै समयमा टेलिफोनमा अस्पष्टता समेत आइराखेको छ पुनः अर्को मित्र हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार कुनै कुनै समयमा अलिकति टेलिफोनले पनि धोका दिन्छ प्रविधि हो त्यसले पनि धोका दिइराखेको छ तर पनि हामी तपाईँका साहित्यिक रचनाहरूलाई निरन्तर रूपमा उठाउने प्रयास गरिराखेका छौँ पहल गरिराखेका छौँ पुनः अर्को मित्र हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार खै किन पछिल्लो समयमा टेलिफोनले हामीलाई धोका दिइराखेको छ म एउटा गजल उछान गर्न चाहन्छु पठाउनु भएको छ भन्दै थिए हामीलाई पुनः अर्को मित्र आइसक्नु भएको छ सङ्केत गरिराख्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार नमस्ते को बोल्नुभयो पाल्पाको खसेउलीदेखि दिपा मगर हो पाल्पाको खसेउलीदेखि दिपा मगर हजुर आराम हुनुहुन्छ दिपाजी हजुर एकदमै अनि हजुरहरू नि हामी पनि आरामै छौँ के गर्दै हुनुहुन्छ पाल्पाको खसेउलीमा म यत्तिकै बस्ने हजुरहरूलाई सुन्ने पढ्ने त्यही हो आफ्नो अध्ययनलाई कहाँ पुर्याउनु भयो अहिले कक्षा दसमा कक्षा दसमा पुर्याउनु भएको छ सेल्सीको सङ्घारमा हुनुहुन्छ अनि के साहित्यिक रचना ल्याउनु भएको छ गजल ल्याएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई धन्यवाद तिमीले दिएको माया भन्दा घिराले नै बाँच्न थालेकी छु तिमीले दिएको माया भन्दा घिराले नै बाँच्न थालेकी छु अतीतका पाना पल्टाई हाँस्न थालेकी छु तिमीले दिएको माया भन्दा घिराले नै बाँच्न थालेकी छु तिमीले मलाई तिरस्कार दिए पनि खुसी नै छु म तिमीले मलाई तिरस्कार दिए पनि खुसी नै छु म तिम्रो जीवन सुखीदेखि हाँस्न थालेकी छु तिमीले दिएको माया भन्दा घिराले नै बाँच्न थालेकी छु भन्दिन म सुखमा रमाई दुःखमा छोड्नेलाई पापी भन्दिन म सुखमा रमाई दुःखमा छोड्नेलाई पापी बाँकी जीवन मेरो देशका लागि साँच्न थालेकी छु अतीतका पाना पल्टाई हाँस्न थालेकी छु देउतासँग अरू होइन तिमीलाई भुल्ने बर मागेकी छु देउतासँग अरू होइन तिमीलाई भुल्ने बर मागेकी छु तिमीले छोड्यौ रुदा रुदा हाँस्न थालेकी छु तिमीले दिएको माया भन्दा घिडाले नै बाँच्न थालेकी छु कसैले बिचमा साँच्ची छोडेपछि यस्तो हुन्छ साँच्ची कसैले बिचमा छोडेपछि यस्तो हुन्छ पराईसँग त्यही नाता जोडेपछि यस्तो हुन्छ साँच्ची कसैले बिचमा छोडेपछि यस्तो हुन्छ सम्झने भन्दा कुनै दिन बिर्सनको लागि बर्मागिन्छ सम्झने भन्दा कुनै दिन बिर्सनको निम्ति वर मागिन्छ जब सँगै हिँड्ने यात्रा मोडेपछि यस्तो हुन्छ कसैले बीचमा छोडेपछि यस्तो हुन्छ साँच्ची पराईसँग नाता जोडेपछि यस्तो हुन्छ हाम्रो टेलिफोन सम्पर्कमा पाल्पाको खसेउलीबाट हुनुहुन्थ्यो दिपा मगर हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा आएर आफ्नो गजललाई उत्थान गरिसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्नो सम्पर्कमा आउन सक्नुहुनेछ अनि आफ्ना साहित्यिक रचनाहरूलाई सम्प्रेषण गर्न सक्नुहुन्छ पुनः अर्को मित्र आइसक्नु भएको छ यद्यपि आउने तयारीमा हुनुहुन्छ आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो बागीदेखि पदम खनाल मुस्कान पदम खनाल मुस्कान हजुर के गर्दै हुनुहुन्छ पदमजी म यत्तिकै बस्ने यत्तिकै बस्दै हुनुहुन्छ हजुर बस्नुको अलावा के गर्नुहुन्छ बस्नुको अलावा अध्ययन गर्ने अनि कार्यक्रम साहित्यिक यात्रामा म ढिला नगरी तपाईँको साहित्यिक रचनालाई उठान गर्न आग्रह गर्न चाहन्छु किनकि हामी कार्यक्रमको अन्त्यतिर समेत आउन लाग्न थालेका छौँ के ल्याउनु भएको छ गजल सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई ल हुन्छ ಮಾನಂತೈ ಮೂಕೆತ ದಿಯರಪ ಕಿವು ಮಾನಂತೈ ಮೂಕೆತ ದಿಯರಪ ಕಿವು ಭಗತ್ಕ दिएर पो के फकतको सिर्तली खिएर पो के पो के भो मेरो चाना होइन क्यारे तिमीसँग छुट्टिनलाई मेरो चाना होइन क्यारे तिमीसँग छुट्टिनलाई रात दिन हाँसु भोगाई जिएर पोके फकतको फकटको सुर्तली पो के भो देवता पनि खेल्छन् अरे पिरातीको खेल देवता पनि खेल्छन् अरे पिरातीको खेल हारेपछि पुरस्कार लिएर पोकेबो रात दिन हाँसु बगाई जिएर पो एकचोटि आउँछ भन्थे एकचोटि आउँछ भन्थे सब चिजको पालो नाच पनि मौका बिना पिएर पोकेबो हारेपछि पुरस्कार लिएर पोकेबो रात दिन हाँसु बगाई जिएर पो के भयो फकटको सुर्ताली खिएर पो हजुर दादा यति नै मन एकलाई मुटु अर्कोलाई दिएपछि के गर्नु मन एकलाई मुटु अर्कोलाई दिएपछि के गर्नु दिई चोखो माया फिर्ता लिएपछि के गर्नु मन एकलाई मुटु अर्कोलाई दिएपछि के गर्नु धेरै सपनाहरू देखाई बिचैमा छोडेपछि धेरै सपना देखाई बिच बाटोमै छोडेपछि साँच्ची जीवनमा एक्लै जिएपछि के गर्नु मन एकलाई मुटु अर्कोलाई दिएपछि के गर्नु दिही चोखो माया फिर्ता लिएपछि के गर्नु हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यतिर आइसकेका छौँ आजलाई भने हामी कार्यक्रम साहित्यिक यात्रामा जम्मा जम्मै एकजनालाई मात्र लिन सक्छौँ किनकि हामी अन्त्यतिर आइसकेका छौँ हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यतिर आइरहँदा पुनः कार्यक्रम साहित्यिक यात्राको आजको बसाईको अन्तिम स्रष्टा हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो पालीदेखि रिता पाण्डे गीता पाण्डे भन्नुभयो रिता पाण्डे रिता पाण्डे के गर्दै हुनुहुन्छ रिताजी घरायसी काम गर्ने बस्ने घरायसी काम गर्नुहुन्छ बस्नुहुन्छ म ढिला नगरी तपाईँको साहित्यिक रचनालाई सुरु गर्न आग्रह गर्न चाहन्छु हजुर रिता पाण्डे हुनुहुन्थ्यो हाम्रो आवाजलाई उहाँले ध्यान दिनु भएन अबलाई भने हामी कार्यक्रम साहित्यिक यात्रामा कुनै पनि साहित्यिक स्रष्टालाई आजको बसाइमा लिन सक्दैनौँ हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्य अन्त्यतिर आइसकेका छौँ कार्यक्रम साहित्यिक यात्रा सुन्नुहुने सबैमा म विशेष आभार प्रकट गर्न चाहन्छु कार्यक्रम साहित्यिक यात्रामा प्रमाणपत्र एवं पुरस्कार सौजन्य गर्ने संस्थाहरू रहेका छन् साताभरिमा उत्कृष्ट हुने साहित्यिक श्रष्टाको लागि Intel computer and training centre रहेको छ शान्ति बगैँचा छ सूर्योदय एफएमको तल्लो तलामा रहेको छ सन्धिखर्क नगरपालिका वडा नम्बर एकमा रहेको छ जुन चाहिँ तपाईँ त्यहाँबाट कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरू लिन सक्नुहुन्छ computer software hardware training basic diploma account package लगायतका सम्पूर्ण कोर्सहरू तपाईँ त्यहाँबाट लिन सक्नुहुन्छ जसका प्रोप्राइटर हुनुहुन्छ मनिष सिंह प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाईले उहाँको सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार तिरहत्तर तेह्र पाँच सय तिस रहेको छ त्यस्तै अर्को प्रमाणपत्र एवं पुरस्कार सौजन्य गर्ने संस्था रहेको छ Banjare mobile and training centre रहेको छ उहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी रहेको छ त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस कार्यक्रम साहित्यिक यात्रामा आज जम्मा जम्मी आठजना साहित्यिक स्रष्टाहरू आउनुभयो कविता आचार्य हुनुहुन्थ्यो दिही डाँडाहरूका खचीबाट सन्देश खनाल हुनुहुन्थ्यो खनदहबाट दीपक अधिकारी चञ्चल हुनुहुन्थ्यो भारतबाट नवीना पौडेल हुनुहुन्थ्यो पाल्पाबाट त्यसै गरी अभागी गौतम हुनुहुन्थ्यो छत्रगञ्जबाट दिपा मगर हुनुहुन्थ्यो पाल्पा खसौलीबाट भने पदम खनाल हुनुहुन्थ्यो बाँगीबाट त्यसै गरी अन्तिम स्रष्टा हुनुहुन्थ्यो तर उहाँको साहित्यिक रचनालाई हामी सुन्न सकेनौँ रिता पाण्डे हुनुहुन्थ्यो अर्घाखाँचीको पालीबाट धन्यवाद दिन चाहन्छु कार्यक्रम साहित्यिक यात्रा सुन्नुहुने कार्यक्रम साहित्यिक यात्रामा सहभागिता जनाउनुहुने अनि सहभागिता जनाउनको निमित्त आफ्ना साहित्यिक रचनाहरू प्रस्फोटन गर्नको निमित्त प्रयास गर्नुहुने सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूमा म विशेष आभार प्रकट गर्न चाहन्छु सँगसँगै कार्यक्रम साहित्यिक यात्रामा प्रविधि कक्षबाट सघाउ पुर्याउने सहकर्मी साथी केशव पन्थीलाई पनि म विशेष आभार प्रकट गर्न चाहन्छु तपाईँलाई कार्यक्रम साहित्यिक यात्राको आजको बसाई कस्तो लाग्यो कृपया सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो ठेगाना कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सन्धि खर्क छ शान्ति बगैँचा अर्थात् सन्धि खर्क नगरपालिका ओडा नम्बर एक अर्घाखाँची त्यस्तै हाम्रो फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash Sahityik Yatra यस यस ए यस आइटिवाईआइके वाइएटिआरएमा पनि आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रम साहित्यिक यात्रामा पृष्ठभूमिमा बस्दै गएको साङ्गीतिक आवाज छोड्दै आवाजबाट म बसन्त श्रेष्ठ पनि विदा हुन्छु त शुभरात्रि शुभ सपनी शुभ साता नमस्ते पनि प्यार भन्छन् उता पनि प्यार यता पनि प्यार भन्छन् उता पनि प्यार ए यता प्यार भन्छन् उता पनि प्यार आफ्नो त कोही छैन आफ्नो त कोही छैन टेन्सन भयो यार आफ्नो त कोही छैन टेन्सन भयो यार कोही छैन टेन्सन भयो यार पैसा छँदै माया लाउनु भन्छन् बुढा पाका